गएको छ अरू दुईजना गम्भीर घाइते भएका छन् नारायणगढबाट मोगलिनतर्फ जाँदै गरेको ना चार ख दुई पाँच छ छ नम्बरको ट्रक चार सेती दोभा नजिकैको सड़कबाट एक सय पचास मिटर तल खस्ता ट्रकका चालक काठमाडौँ महानगरपालिकाका एघार घर भएका सैतिस वर्षका कृष्ण बहादुर मल्ल साईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ट्रकमै सवार रौतहटको पौराही तीन घर भएका रोशन दाहाल र नाम ठेगाना नखुलेका अन्दाजी पच्चिस वर्षका एक पुरुष व्यक्ति पनि गम्भीर घाइते भएको प्रहरीले बताएको छ घाइते दुवैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले वातावरण जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले काठमाडौँमा गरेको कार्यक्रममा उहाँले वातावरण जोगाउनका लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको हो कुनै एक व्यक्ति र संस्थाले मात्र वातावरण जोगाउन नसक्ने भन्दै रेग्मीले सबैको पहल र क्रियाशीलता भएमा वातावरण जोगाउन सकिने बताउनु भएको छ कार्यक्रममा वातावरण संरक्षण पुरस्कारबाट वातावरण संरक्षण अभियान नोपल र अकला सामुदायिक वन उपभोक्ता समूह तनौलाई सम्मान सम्मान गरिएको छ त्यस्तै वातावरणले पत्रकारिता पुरस्कार कृष्ण प्रसाद सिग्देल र झापाका एक राजगिरीलाई प्रदान गरिएको छ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेले ए अध्यक्ष प्रचण्डले रोल्पाली जनतामाझ आएर युद्ध रोक सकिएको घोषणा गर्नुपर्ने बताउनु भएको छ प्रेस युनियन रोल्पाले लिङमाङमा गरेको पत्रकार सम्मेलनमा पौडेलले प्रचण्डले रोल्पाले जनतासँग हिंसा गर्दैनौ भनेर माफी नमागेसम्म जनता माओवादीसँग जनता डराइरहने बताउनु भएको छ उहाँले अबको निकास भनेको चुनाव मात्र भएकाले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको विरोध गर्नुभन्दा पनि सम्पूर्ण दल तथा नागरिक समाज चुनावमा लाग्नुपर्ने बताउनु भएको छ तराई तथा पूर्वी पहाड़का जिल्लामा किराँत खम्बुवान र किराँत लिम्बुवान जातीय स्वायत्त राज्यको माग गर्दै संघर्षरत किराँत जनवादी ओर्कर्स पार्टीले सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ साल्पा किराँती नेतृत्वको ओर्कसको मंगलबार बसेको सचिवालय बैठकले महासचिव सुमन आदि ह्याङ र किरातीको समय जगत्तुमा पाँच सदस्यीय पुरानी वार्ता टोलीलाई निरन्तरता दिएको छ बैठकले यसअघि दुई चरणका वार्तामा तत्कालीन सरकारसँग भएका सहमतिका बोधाहरू कार्यान्वयन गराउन ध्यानकर्षण गराउने निर्णय गरेको छ त्यस्तै अन्तरिम संविधान लोकतान्त्रिक गणतन्त्र र बौद्धलीय व्यवस्थालाई स्वीकारेर आसन्न संविधान सभाको निर्वाचनबाट जातीय मुद्दाहरू संशोधन हुने हिसाबले शान्तिपूर्ण राजनीतिमा लाग्ने निर्णय समेत सचिवालय बैठकले गरेको वार्ता कमिटिका संयोजक सुमनले बताउनु भएको छ सिरियामा दुई वर्षदेखि जारी विद्रोहमा सरकार र विद्रोही दुवै पक्षले रासायनिक हतियार प्रयोग गरिएको आशंका बढेको छ धेरैजसो पश्चिमा राष्ट्रको सहयोग पाइरहेका विद्रोही र रसिया लगायतका देशको समर्थन पाएको बस बसर अल असादको सरकारले रासायनिक हतियार प्रयोग गरिएको आशंका बढेको हो स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले लामो समय लगाएर तयार पारेको एक प्रतिवेदनमा घटनाको प्रकृति र घाइतेको अवस्थाले त्यहाँ रासायनिक हतियार प्रयोग भइरहेको आशंका बढेको जनाएको छ यसअघि सरकारले रासायनिक हतियार प्रयोग गरिरहेको अमेरिका लगायत देशहरूले आरोप लगाएका थिए स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले रासायनिक हतियारको प्रयोग गर्नु युद्ध अपराध भएको भन्दै युद्धलाई वार्ताको माध्यमबाट समाधान खोज्न तत्काल जुट्नुपर्ने आवश्यकता ओलाएको छ उक्त आयोगले आज जेनेभामा एक सम्मेलन गरी अमेरिका र रसियाको उपस्थितिमा सिरिहा विद्रोहलाई वार्ताका माध्यमबाट मत्थर गराउन पहल गर्ने एक अधिकारीले बताएका छन् र राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत आज क्वार्टर फाइनलको समीकरण पूरा हुने भएको छ समूह डी